लागि नाडीमा मन्त्रीको डोरा बाँधी रक्षा बन्धन पनि गरिन्छ आज तराईमा आफ्ना दाजुभाइलाई दिदीबहिनीहरूले राखी बाँध्ने चलन छ आज नवजातका अङ्कुरित गेडागुडी मिसाएर पकाएको पौष्टिक तत्त्वयुक्त क्वाटी खाने चलन छ नेपाल कृषि प्रधान मुलुक भएकाले खेतीपातीको काम सकेको तथा वर्षभरिको हिलो पानीमा चलेर गर्मी सर्दीले प्रभावित शरीरमा ऊर्जा ल्याउन क्वाटी जाने चलन रहेको हो जनै पूर्णिमाको अवसरमा शिवजीलाई कालकोट बीचको डहाबाट शीतलता प्रदान गर्न आजै उत्पत्ति भएको मानिने रसुवाको कुण्ड र सोही कुण्डबाट जलाएको मानिने ललितपुरको कुम्बेश्वरमा ठूलो मेला लागेको छ नेपाली चलचित्रका लोकप्रिय नायक श्रीकृष्ण श्रेष्ठको निधन भएको छ सत्तालिस वर्षीय उनी दिल्ली स्थित एपोलो अस्पतालमा डिप निमोनियाको उपचार गराइरहेका थिए स्वास्थ्य समस्या देखिएपछि कलाकार श्वेता खड्कासँग विवाह लगत्य उनी उपचारका लागि दिल्ली गएका थिए उनी दुई हजार चलचित्र क्षेत्रमा थिए उनकै लगानीमा बनेको कोहिनूर शुक्रबारदेखि प्रदर्शन थालिएको छ असार तेइस गते सोहितासँग विवाह गरेका श्रेष्ठ सत्ताइस गते उपचारका लागि दिल्ली गएका थिए श्रेष्ठले दुई सालमा भुमरी चलचित्रबाट नायक रूपमा फिल्मी करियर सुरु गरेका थिए उनले धरती प्रेम युद्ध माइती आफ्नो मान्छे बर पिपल गोर्खाली पाहुना अजम्बरी नाता गुरुशेला गरिब नाता नाता रगतको लक्ष्मी पूजा राम बलराम कहाँ भेटिरा लगायतका एक सय भन्दा बढी चलचित्रमा अभिनय गरेका छन् उनी नेपाली सिने जगतको विवादमा नपरेका कलाकार हुन् विशेष त पारिवारिक चलचित्रमा उनी रुचाइएका थिए अभिनय र नृत्यको लागि श्रेष्ठको विशेष चर्चा हुने गरेको छ शिव रेग्मी निर्देशित अधिकांश चलचित्रमा श्रेष्ठको भूमिका रुचाइएको थियो अघिल्लो वर्ष कहाँ भेटिएला चलचित्र मार्फत उनी अभिनयमा होमिएका थिए उनी पछिल्लो समय होटल व्यवसायमा पनि संलग्न थिए श्रीकृष्णको शबलाई नेपाल ल्याउने तयारी भएको छ उनलाई सरकारी सम्मानका साथ नेपाल नेपाल ल्याउने तयारी भएको बताइएको छ श्रीकृष्णको शवलाई नेपाल ल्याएर अन्तिम श्रद्धाञ्जलीका लागि नेपाल प्रज्ञा प्रतिष्ठानमा राख्ने तयारी गरिएको छ कलाकारहरूले आज बिहान सञ्चार मन्त्री मिनेन्द्र रिजाल परराष्ट्र मन्त्री महेन्द्र पाण्डे र संस्कृति मन्त्री भीम आचार्यलाई भेटेर शव नेपाल ल्याउनका लागि पहल गरिदिन आग्रह गरेका थिए सरकारमा पार्टीको भूमिका कमजोर भएको भन्दै नेकपा एमालेका नेताहरूले सरकारको विकल्प खोज्नुपर्ने बताउन थालेका छन् संविधान निर्माणमा पहल लिन नसकेको नागरिकता आवश्यकता पूरा नागरिकका आवश्यकता पूरा गर्न नसकेको छब्बिस सभासदको मनोनयन तथा विभिन्न निकायको पदपूर्ति नगरेको भन्दै एमाले नेताहरूले सरकारको विकल्प खोज्नुपर्ने सुझाव पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएका छन् एमालेका तर्फबाट मन्त्री बनेकाहरूले प्रधानमन्त्री तथा कङ्ग्रेसका मन्त्रीहरूले असहयोग गरेकाले काम गर्न नसकेको बताएपछि एमाले भित्र सरकारको विकल्पमा छलफल सुरु भएको छ एमाले मन्त्रीहरूले अध्यक्ष ओलीलाई प्रधानमन्त्री तथा कंग्रेसका मन्त्रीहरूको कार्यशैली बदल्न दबाव दिनुपर्ने नभएमा सरकारको विकल्प खोज्नुपर्ने सुझाव दिएका छन् एमाले नेता रामनाथ ढकालले गठबन्धनमा बसेर काम गर्न सक्ने अवस्था नभएकाले सरकारको विकल्प खोज्नु परेको बताउनुभयो उहाँले सात आठ महिनासम्म सरकारले नागरिकको अनुसार संविधान लेखनको काममा प्रभावकारी भूमिका खेल्न नसकेको र नागरिकलाई दिनुपर्ने आधारभूत सेवा समेत दिन नसकेकाले विकल्प खोज्नु पर्ने अवस्था आएको बताउनुभयो एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्रको आन्तरिक विवाद मिलाउन छलफललाई तीव्र बनाउनु भएको छ एकीकृत माओवादीको संस्थापन पक्षले नेता बाबुराम भट्टराईतर्फका दुईजना नेता गंगा श्रेष्ठ र राम रिजन यादवलाई कारवाही गरेपछि कारवाही फिर्ता नभए नभए नयाँ पार्टी गठनको घोषणा गरेपछि समस्या समाधानका लागि अध्यक्ष प्रचण्डले छलफललाई निरन्तरता दिनुभएको हो यस्तै भट्टराई पक्षले जिल्ला जिल्लामा समानान्तर कमिटी गठन गर्ने काम नरोकेपछि प्रचण्डले त्यसका विषयमा पनि छलफललाई केन्द्रित बनाउनु भएको छ हिजो मात्र पार्टी नेता भट्टराई र नारायण काजी श्रेष्ठसँग छलफल गर्नुभएका प्रचण्डले आज पनि उहाँहरूसँग छलफल गर्ने तयारी गर्नुभएको छ अपरान्ह तिन बजे प्रचण्ड निवास लाजिमपाटमा प्रचण्डले भट्टराई बाहिर श्रेष्ठसँग पार्टीभित्र विचारको बसलाई कसरी अगाडि बढाउने भन्ने विषयमा अनौपचारिक छलफल गर्न लागेको पार्टी प्रवक्ता दिननाथ शर्माले जानकारी दिनुभयो हप्ताको पहिलो दिन सुन चाँदीको भाव केही घटेको छ शुक्रबार तोलामा पचपन्न हजार तिन सय रुपियाँमा कारोबार भएको सुन आज पचपन्न हजार रुपियाँमा किनबेच भइरहेको छ चाँदीको भाव पनि तोलामा पाँच रुपियाँले घटेर आठ सय बिस रुपियाँ कायम भएको सुन व्यवसाय तेजरत्न साकेले बताउनुभयो उहाँका अनुसार हिजो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 सजग भई आफ्नो खेतबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो विदेशका समाचार इरानको राजधानी तेहरानको विमानस्थल नजिकै भएको विमान दुर्घटनामा चालिसजनाको ज्यान गएको छ सहरको पश्चिमतर्फ रहेको मेहराबाद विमानस्थलबाट पूर्वी सहर तबासका लागि छुटेको जहाज बस्ती क्षेत्रमा दुर्घटनामा परेको इरानी सरकारी सञ्चार माध्यमले जनाएका छन् इन्जिन बन्द हुँदा भएको दुर्घटनामा ज्यान गुमाउनेमा सजना बालबालिका रहेका सरकारी संचार संस्था आइआरएनएले जनाएको छ पछिल्लो समय इरानमा श्रृङ्खलाबद्ध रूपमा विमानहरू दुर्घटना भइरहेका छन् पुराना जहाज र राम्रोसँग मर्मत सम्भार नभएका कारण विमान दुर्घटना का घटना बढेको जानकारहरूले बताएका छन् यसैबीच भारत झारखण्डको पलामुमा माओवादी र उसको विरोधी मानिएको नक्सलवादी संगठन टिपिसी बीच एक आपसमा भएको गोली हनानमा सोह्रजना मारिएका छन् टिपिसीले मारेका आफ्ना सबै साथीको शब उठार लगेको प्रहरीले जनाएको छ यी दुई संगठन बीचको विवादमा यसअघि टिपिसीले दसजना माओवादीको हत्या गरेका थिए खेल समाचार इङ्ल्यान्ड विरुद्धको चौथो टेस्टमा भारतले लज्जास्पद हार बिहोरेको छ म्यान्चेस्टरमा भएको चौथो टेस्टमा पाहुना टोली भारत एक इनिङ र चौवन्न रनले पराजित भयो भारत एक सय बाहन्न रनमा समेटेपछि पहिलो इनिङका लागि ब्याटिङ थालेको इङ्ल्यान्डले तीन सय सडसठी रन जोड्यो इङ्ल्यान्डले दुई सय पन्ध्र रनको अग्रता लिएपछि आफ्नो दोस्रो इनिङ थालेको भारत एक सय एकसठी रनमा समेटियो भारतका रविचन्द्रन आश्विनले सर्वाधिक छयालिस रनको योगदान गरे भारत विरुद्ध पहिलो इनिङमा छ विकेट लिएका इङ्ल्यान्डका स्टुवार्ट ब्रोड ब्याटिङको क्रममा घाइते भएपछि भारत विरुद्ध दोस्रो इनिङमा मैदानमा उत्रन सकेनन् जितसँगै पाँच म्याचको श्रृङ्खलामा इङ्ल्यान्डले दुई एकको अग्रता लिएको छ इङ्ल्यान्डले साउथ ह्याप्टनमा भएको तेस्रो टेस्ट दुई सय छैसठी रनले जितेको थियो लर्ड्समा भएको दोस्रो टेस्ट भने भारतले पन्चानब्बे रनले जितेको थियो भने पहिलो टेस्ट बराबरीमा सकिएको थियो यी दुई बीचको पाँचौं तथा अन्तिम टेस्ट साउन तीस गते सुरु हुनेछ अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक हिन्दू नेपालीहरूले आज जनाई पूर्णिमा तथा रक्षाबन्धन मनाउँदै गोसाईकुण्ड लगायत तीर्थस्थलमा मेला नेपाली चलचित्रका लोकप्रिय नायक श्रीकृष्ण श्रेष्ठको निधन सरकारी सम्मानका साथ सब ल्याउने तयारी इरानमा भएको विमान दुर्घटनामा परि चालिसजनाको मृत्यु भारतमा माओवादी र नक्सलवादी बीच भएको भिडन्तमा सोह्रजनाको ज्यान गयो र इङ्ल्याण्ड विरुद्धको चौथो टेस्टमा भारतको लज्जास्पद हार एक इनिङ चौवन्न रनले पराजित अवस्थ दिउँसो दुई बजेको अर्पण समाचार सकियो ध्रुवराज आज्ञा चाहन्छु नमस्कार यस अर्पण समाचारको साथमा शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचारी पेट्रोल पम्पसँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ multi multi learning academy math science र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गिन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापा खाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस नेक्स्ट एजुकेसन कन्सल्टेन्सी आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited line सोक Narayangarh phone zero five six five seven one zero nine one five seven one zero nine one radio Arpan एक सय चार थोप्लो पाँच मेगा हल सिटी एक्सप्रेस मनी ट्रान्सफर आफ्नो आठौँ वार्षिकोत्सवको अवसरमा सगौरव प्रस्तुत गर्दछ पैसा हात हातमा उपहार आठ आठमा यस